आँखामा बसौ कि म तिमीलाई मुटुमा सजाउ कि म आँखामा बसौ कि म तिमीलाई मुटुमा सजाउ कि म तिम्रेनीको साथै रङ्गले सिउँदो तिम्रो रङ्गौ कि म रङ्गौ कि म सजाउ कि म रङ्गौ कि म खानी वैशालु जवानी फुलहरूको हो तिमी रानी कस्तो यो मोहनी मलाई लगायो नि जानी जानी ए ठुल नानी अब त चारै छैन छैन मर्न निकारै होइन होइन यो जान तिम्रै नाम लेखे अब त छोड्ने छैन अब त छोड्ने छैन सगुन डालो पोकी ल्याउँछु तिम्रो घरमै आउँछु दिए जय जय भन्छु नदिए भगाई लान्छु अब त डरै छैन छैन मर्न त गाह्रै होइन होइन यो जान तिम्रै नाम लेखे अब त छोड्ने छैन अब त छोड्ने छैन हे आँखामा बसाउ कि म तिमीलाई मुटुमा सजाउ कि म आँखामा बसौ कि म तिमीलाई मुटुमा सजाउ कि म इन्द्रेणीको साथै रङ्गले सिउँदो तिम्रो रङ्गाउ कि म रङ्गाउ कि म सजाउ कि म रङ्गाउ कि म रङ्गाउ कि म रङ्गाउ कि म ukimo Nanga ukimo Sasa ukimo